टिकापुर घटनापछि थारू समुदायमाथि प्रहरले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक पक्राउ परेकाहरूलाई यातना र दुर्व्यवहार भएको दावी गठन भएका उपभोक्ता समितिको विवरण पठाउन स्थानीय विकास मन्त्रालयको जीविसलाई निर्देशन सुदूरपश्चिमका छ जिल्लालाई सात दिनभित्र सबै विवरण पठाउन ताकेता सुदूरपश्चिमबाट दस वर्ष भित्रमा झण्डै पचहत्तर हजार वैदेशिक रोजगारमा गएको सरकारी तथ्याङ्क अहिलेसम्म डोटीका बाह्र गाविसका चौरानब्बे जना भारतमै हराएको तथ्य र डडेलधुराका पाँचवटा स्वास्थ्य संस्थाहरूमा सुरक्षित सुत्केरी सेवा अझै सुरु हुन सकेन बझाङमा कस्तुरी मार्न थापेको पासोमा परेर सात दिनमा सत्ताइस भेडा बाख्रा मरे प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको बिहान सात बजेको युनिटी खबरमा स्वागत छ म गणेश ठगुन्ना सबैभन्दा पहिले केही प्रमुख विषयवस्तु एमनेस्ट्री इन्टरनेशनलले कैलालीको टिकापुर घटनापछि थारू समुदायमाथि प्रहरले ज्यादती गरेको प्रतिवेदन सार्वजनिक गरेको छ प्रहरले थारू समुदायका मानिसहरूलाई मनपरी ढंगले गिरफ्तार गरेको यातना दिएको र दुर्व्यवहार गरेको उसले बताएको छ कैलाली सदरमुकाम धनगढी स्थित जेलमा रहेकाहरूलाई भेटेपछि एमनेस्टुले यो रिपोर्ट सार्वजनिक गरेको हो जहाँ टिकापुर घटनापछि हत्या हत्या प्रयास र चोरीको आरोपमा पक्राउ परेकाहरूलाई राखिएको छ गत भदौ सातमा टिकापुरमा भएको हिंसात्मक झडपमा एसएसपी सहित आठ सुरक्षाकर्मी र एक बालकको मृत्यु भएको थियो थारू समुदाय लामो समयदेखि पछाडि पारिएको समुदाय भएको भन्दै एमनेस्टीका दक्षिण एसिया निर्देशक चम्पा पटेलले भनिन् यो कहिलेकाहीँ मात्र हुने घटना होइन एमनेस्टीका अनुसार जेलमा रहेका उन्नाइस मध्ये अठार जनाले पक्राउ परेदेखि नै यातना दिइएको बताएका छन् एक अभियुक्तले आफूलाई पक्राउ गरे लगत्तै पिट्न थालेको र कुटाईका कारण आफू बेहोस भएको बताएका छन् अर्का अभियुक्तले बाँसको लट्ठी बुट हातका साथै प्लास्टिकको पाइपले कुट्ने गरेको बताएका छन् आफूहरूलाई मानवीय व्यवहार नगरेको भन्दै एक अभियुक्तले प्रहरीले नै खैनी खाएर आफ्नो अनुहारमा थुकेको सुनाएका छन् एमनेस्टीका अनुसार अधिकांशलाई प्रहरले बलपूर्वक अपराध कबूल गर्न लगाएको छ प्रहरीको कुटपिटपछि अभियुक्तहरूलाई उपचार समेत नदिएको उनीहरूको आरोप छ अदालतको आदेशपछि रामप्रसाद चौधरीले भने उपचार पाएका छन् जो प्रहरीको कुटपिटका कारण बिरामी भएका थिए बाँकीले भने उपचार नपाएको एमनेस्टो इन्टरनेशनलले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ एमनेस्टोले टिकापुर घटनामा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूमाथि भएको यातनाबारे छानबिन गरेर स्वतन्त्र आयोग गठन गरेको गठनको माग गरेको छ साथै उनीहरूलाई उपचारको उचित बन्दोबस्त गर्न माग गरेको छ संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सुदूरपश्चिमका छ जिल्लालाई अघिल्लो आर्थिक वर्षमा गठन भएका उपभोक्ता समितिको विवरण पठाउन माग गरेको छ सुदूरपश्चिमका छ जिल्लाले ताकेता गर्दा समेत अहिलेसम्म उपभोक्ता समितिको विवरण नपठाएको भन्दै मन्त्रालयले अर्को पत्र पठाएको हो सुदूरपश्चिमका छ सहित देशभरका बयालिस जिल्लालाई एक हप्ताभित्र उपभोक्ता समितिको विवरण पठाउन आग्रह गरिएको मन्त्रालयको ग्रामीण विकास समन्वय शाखाका शाखा अधिकृत डाल विक्रम कडेलले जानकारी दिनुभएको छ सुदूरपश्चिमका डोटी सहित कैलाली कञ्चनपुर बाजुरा दार्चुला र बैतडी जिल्लाका जिल्ला विकास समितिहरू मन्त्रालयले सुदूरपश्चिमका व्यवस्थापिका संसद विकास समितिबाट सरकारबाट माग गरिए अनुसार ताकेता पत्र पठाएको मन्त्रालयले जनाएको छ तर डडेलधुरा अछाम र बझाङ भनी त्यो सूचीमा परेका छैनन् मन्त्रालयका अनुसार आर्थिक वर्ष दुई हजार बहत्तर त्रिहत्तरमा ती जिल्लामा गठन भएका उपभोक्ता समितिहरूको संख्या महिला पुरूषको संख्या र महिला अध्यक्ष भएका उपभोक्ता समितिको संख्याको माग वैशाख बाइस गतेको पत्रमा गरिए पनि विवरण नपुगेकाले फेरि पत्र पठाइएको हो सरकारी तथ्याङ्क अनुसार सुदूरपश्चिमका नौ जिल्लाबाट दस वर्षको अवधिमा चौहत्तर हजार तीन सय पैंतिसजना वैदेशिक रोजगारीका लागि विभिन्न मुलुकमा पुगेका छन् कानूनी प्रक्रिया पूरा नगरेर अवैध रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या योभन्दा बढी भए पनि वैधानिक तरिकाबाट जानेको संख्या वैदेशिक रोजगार विभागले उल्लेख गरेको हो सुदूरपश्चिमका अन्य जिल्लाभन्दा कैलाली जिल्लाबाट कानूनी प्रक्रिया पूरा गरेर वैदेशिक रोजगारीमा जानेको संख्या बढ़िरहेको छ कैलालीबाट दुई हजार त्रिसठी चौसठीदेखि हालसम्म बत्तीस हजार सात सय सोह्रजना रहेका छन् सबैभन्दा कम कञ्चनपुरबाट एक हजार छत्तीसजना रहेका छन् दोस्रोमा डडेलधुराबाट सात हजार पाँच सय चौसठीजना बैतरीबाट छ हजार पाँच सय छब्बीसजना दार्चुलाबाट चार हजार तीन सय बयालिसजना रहेका छन् यस्तै अछामबाट दुई हजार छ सय तेह्र जना बझाङबाट दुई हजार बाहन्न जना डोटीबाट एक हजार उनानब्बे जना र बाजुराबाट एक हजार पाँच सय सन्तानब्बे जना रहेका छन् श्रम कार्यालय सेती अञ्चल कैलालीका अनुसार सुदूरपश्चिमबाट वैदेशिक रोजगारीका लागि सबैभन्दा बढी मलेसिया जाने गरेका छन् डोटी लक्ष्मीनगर गाविस आठका देवीलाल विगत दुई हजार चौसठी सालदेखि सम्पर्कविहीन छन् दुई हजार छयालिस सालदेखि कामको सिलसिलामा भारतमा रहेका उनी दुई हजार चौसठी सालदेखि सम्पर्कमा छैनन् पहिले पनि एक्लै घर आउन नसक्ने देवीलाललाई उनका भाइ नरेश भिकाले दुई हजार चौसठी सालमा घरले आए पनि केही समयपछि भारतको पञ्जाबतर्फ लागेका उनी अहिलेसम्म सम्पर्कविहीन छन् लेखपढ छैन त्यसैले उहाँलाई एक्लै आउन जान गाह्रो हुन्छ नरेश भन्छन् दुई हजार चौसठी सालमा गएदेखि अहिले सम्पर्कमा हुनुहुन्न आफू दाईको खोजी गर्न पटक पटक पञ्जाब गएको तर पनि उनीसँग सम्पर्क हुन नसकेको नरेश बताउँछन् यता डोटी सतिवन गाविस आठका शेरबहादुर पनि दुई हजार बासठी सालदेखि सम्पर्कमा छैनन् भारत महाराष्ट्रको पुना शहरमा काम गर्न गएका शेरबहादुर अहिले कहाँ छन् पत्तो छैन शेरबहादुरका भाइ प्रेमका अनुसार पुनामा दाई काम गर्ने कम्पनीको मालिकलाई सोधिएका थिए तर उनले आफूलाई थाहा नभएको जानकारी दिएका छन् हामीलाई भारतको बारेमा धेरै कुरा थाहा छैन आफन्तहरू पनि पुनामा कोही छैनन् प्रेमले भनी भएका ठाउँहरूमा खोजी गर्दा पनि कुनै पत्तो लागेन शेरबहादुर र देवीलाल मात्रै होइन यस्ता थुप्रै डोटिलीहरू भारतमा हराएका छन् सुरक्षित आप्रवासनको क्षेत्रमा काम गरिरहेको गैर सरकारी संस्था नेट्स नेपालले डोटी जिल्लाका बाह्र गाविसबाट चौरानब्बे जना भारतमा गएर सम्पर्कमा नआएको तथ्याङ्क संकलन गरेको छ निड्सको अध्ययन अनुसार भनलेखका तेह्र लाटामाण्डुका दस कपलिकीका बाइस र भूमिराज माण्डुका चौधजना भारतमा बेपत्ता भएका छन् यस्तै लक्ष्मीनगरका पाँच छतिवनका छ खातीवाडाका नौ साना गाउँका छ राणा गाउँका एक काँडामाण्डौका एक र दुर्गामाण्डौका सातजना भारतमै हराएका छन् भारतमा हराउने नेपालीहरूको संख्या ठूलो भए पनि आधिकारिक रूपमा खोजी गरिदिन आफूहरूलाई अनुरोध नआएको डोटीका प्रहरी प्रमुख एसपी दिल्लीराज विष्टले बताउनुभयो विष्टले भारतमा हराएकाहरूको बारेमा प्रहरलाई जानकारी दिन समेत आफन्तहरूलाई आग्रह गर्नुभएको छ डडेलधुराका पाँचवटा स्वास्थ्य संस्थाहरूमा सुरक्षित सुत्केरी सेवा अझै शुरू हुन सकेको छैन जिल्लामा रहेका उपस्वास्थ्य चौकीहरू स्वास्थ्य चौकीमा स्तरोन्नति भएपछि पाँचवटा स्वास्थ्य संस्थाहरूले प्रदान गर्नुपर्ने सुरक्षित सुत्केरी सेवा अहिलेसम्म शुरू हुन नसकेको हो कर्मचारी तथा भवनभावमा सेवा शुरू हुन नसकेको जिल्ला स्वास्थ्य कार्यालय डडेलधुराका निमित्त प्रमुख भोजराज भट्टले बताउनुभयो जिल्लाको अमरगढ़ी नगरपालिका क्षेत्रभित्र रहेका भूमिराज उग्रधारा घटालजोटी स्वास्थ्य चौकीमा भवन अभावसँगै उपक्षेत्रीय अस्पताल नजिकै भएकाले सेवा लिनेहरू उपक्षेत्रीयमा नै जाने लगायतका कारणले सुरक्षित प्रसूति सेवा बन्द रहेको रहेको खोप अधिकृत समेत रहनुभएका भट्टले जानकारी दिनुभयो यस्तै मस्टमाण्डौ र समैजी स्वास्थ्य चौकीको सुरक्षित प्रसुति सेवा भवन अभावकै कारणले बन्द रहेको उहाँले जानकारी दिनुभयो उपस्वास्थ्य चौकीहरूको स्तरोन्नति गरेर स्वास्थ्य चौकी बनाइएको वर्ष बितिसक्दा समेत अहिलेसम्म भौतिक संरचनाहरू नबन्दा ग्रामीण भेगका सुत्केरी हुने महिलाहरूलाई समस्या भएको छ जिल्लामा रहेका चौबिसवटा स्वास्थ्य संस्था स्वास्थ्य चौकीहरूमध्ये पाँचवटाले सुरक्षित प्रसुति सेवा प्रवाह गर्न नसकेपछि अहिले उन्नाइसवटा मात्रै सेवा प्रवाह गरिरहेका छन् तपाईँले फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्च र इन्टरनेटमा Radio Unity dot com dot एनपीबाट युनिटी खबर सुनिरहनु भएको छ बैतडीको सल्याडी टोलका बासिन्दा वर्षौंदेखि पिउने पानीको रूपमा कुलाको पानी प्रयोग गर्दै आएका छन् जिल्लाको शिवलिङ सातमा पर्ने उक्त टोलका बासिन्दाहरू एक किलोमिटर दूरीबाट खुला रूपमा कुलामा ल्याइएको फोहोर पानी पिउन बाध्य रहेका छन् सल्यारी टोलमा बसोबास गर्ने दस परिवारले वर्षौंदेखि लुगा कपडा धुने खाना पकाउने नुहाउने गाईवस्तुलाई दिने तरकारी बारी सिँचाइ गर्नेदेखि पिउने पानीको रूपमा कुलोमा ल्याइएको पानी पिउन बाध्य रहेको त्यहाँबाट स्थानीय मुकेश रावलले हामीलाई जानकारी गराएका छन् कहिलेकाहीँ पहिरो गएर कुलोमा पानी आउन बन्द भएमा पानी भर्ने भाँडोहरू बोकेर कुलोको मुहानमै पुग्नुपर्ने अवस्था रहेको उहाँले दोकेसो पक्नुभयो विकट ठाउँ भएकाले न त कुनै सरकारी निकायबाट न त कुनै परियोजनाले कसरी पनि पिउने पानीका लागि पहल नगरेको उहाँले बताउनुभयो अहिले वर्षातको समय भएकाले पानी झनै फोहोर हुने भएको भए पनि बाध्य भएर कुलाको पानी प्रयोग गर्नु परेको उहाँले बताउनुभयो अछाममा बाल विकास केन्द्रमा भर्ना हुने उमेर समूहका बालबालिकाहरूको कक्षा छोड्ने दर बढेको छ विद्यालय उमेर समूहका भन्दा बाल विकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाको संख्या घट्न थालेको हो जिल्ला शिक्षा कार्यालय अछामले गरेको एक सर्वेक्षण अनुसार सातवटा स्रोत केन्द्रका तीन सय पैचालिस विद्यालय उमेर समूह र चार सय सत्र बाल विकास केन्द्र उमेर समूहका बालबालिकाहरू अहिले पनि विद्यालय बाहिर छन् कार्यालयले हिजो आयोजना गरेको विद्यार्थी भर्ना अभियानको एक सय दिनको समीक्षा तथा प्रगति कार्यक्रममा यस्तो जानकारी दिइएको हो बझाङमा कस्तुरी मार्न सिकारीले जंगलमा थापेको पासोमा परेर धमाधम गाउनेका भेडा बाख्रा मर्न थालेका छन् कफलसेरी गाविसको परमचुली वन क्षेत्रमा एक हप्ताको अवधिमा सत्ताइसवटा भेडा बाख्रा पासोमा परेर मरिसकेको स्थानीयले बताएका छन् बझाङको कफलसेरी बैतडीको कोटपेटरा र दार्चुलाको गुल्जर तथा लटिनाथ गाविसको बीचमा पर्ने परमचुली